बुलबुल एउटा इरानी चरा बुलबुल तिमीलाई छुन्छ र हावा आफ्नो बाटो जान्छ तिमीलाई छुन्छ र हावा आफ्नो बाटो जान्छ फेरि मेरो किन नजाने ठाउँमा आँखो जान्छ सायद यसैलाई भन्छन् कि प्रेम रोग भन्ने पनि सायद यसैलाई भन्छन् कि प्रेम रोग भन्ने पनि न गलामा माड जान्छ न गलामा पिठो जान्छ फेरि मेरो किन नजाने ठाउँमा आँखो जान्छ छोरो जहिले पनि आश गर्छ बाबाट खेलौनाको छोरो जहिले पनि आश गर्छ बाबाट खेलौनाको तर बा भन्छन् त्यसमा त बाबु हेर पैसो जान्छ फेरि मेरो किन नजाने ठाउँमा आँखो जान्छ मरिहत्ते नगर जिउँदो छौन्जेल सम्पत्तिका लागि मरिहत्ते नगर जिउँदो छौन्जेल सम्पत्तिका लागि मरेपछि साथमा न खाना जान्छ न टालो जान्छ फेरि मेरो किन नजाने ठाउँमा आँखो जान्छ यो खडेरी भन्ने लाग्नै हुन्न हरेक वर्ष हाम्रातिर यो खडेरी भन्ने लाग्नै हुन्न हरेक वर्ष हाम्रातिर खै कसरी हो कसरी जंगलतिर आगो जान्छ फेरि मेरो किन नजाने ठाउँमा आँखो जान्छ हरेक रात बा तर्साउँछन् आमालाई दारू पिएर हरेक रात बा तर्साउँछन् आमालाई दारू पिएर भन्छन् बिहानै तेरी आमाको क्यारी सातो जान्छ तिमीलाई छुन्छ र हावा आफ्नो बाटो जान्छ फेरि मेरो किन नजाने ठाउँमा आँखो जान्छ दैलेख सुर्खेत बाबियाचौर पञ्चपुरी नगरपालिका का कमल जलन आँसुको योगजल सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी सशिन्द्र गौतम र म प्रस्तुता अच्युत किमिरे बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा हामी सुमधुर नेपाली साङ्गीतिक गजलहरूका साथमा तपाईँले इमेलबाट पठाउनुभएका गजलहरू वाचन गर्नेछौं एउटा इरानी चरा रात्रि प्रस्तुति बुलबुल गजलको कार्यक्रम दुई हजार अन्ठाउन्न सालदेखि हामी निरन्तर गजलका गजल साहित्यका र गजलकारहरूका कुराकानी गर्दै आएका छौं र कहिले सिक्दै गरेका गजलकारहरूलाई प्रश्रयता दिएका छौं कहिले अभ्यस्त भइसकेका गजलकारहरूका गजलहरू वाचन गरेका छौं कहिले हिन्दी उर्दू गजलहरू सुनाइरहेका छौं भने कहिले नेपाली सांगीतिक गजलहरू सुनाइरहेका छौं नेपाली गजलको साङ्गीतिक इतिहास निकै राम्रो बन्दै गएको छ र त्यसै क्रममा आज पनि मैले केही नेपाली साङ्गीतिक गजलहरूका साथमा सिक्दै गरेका र अलि राम्रा लेख्न जान्ने गजलकारहरूका पनि गजल बोकेर आएको छु ती सबै क्रमशः वाचन गरेर सुनाउँछु मसँग यति बेला बुटवलका कपिल गौतमको गजल छ गधा र गधाबीज तुलना नगर गाई र गधाबीज तुलना नगर साला र भदाबीज तुलना नगर दुनियाँमा बलियो समय नै रहेछ दुनियाँमा बलियो समय नै रहेछ बुढेस र बैंस छँदाबीच तुलना नगर साला र भदाबीच तुलना नगर दाजुभाइ र छिमेकी एउटै होइनन् दाजुभाइ र छिमेकी एउटै होइनन् सदा र यदा कदाबीच तुलना नगर साला र भदाबीच तुलना नगर माया र आत्मीयताको स्वादै पृथक माया र आत्मीयताको स्वादै पृथक छुट्दा र साथ रहँदा बीच तुलना नगर गाई र गधाबीच तुलना नगर साला र भदाबीच तुलना नगर बुटवलका कपिल गौतमको यो गजल वाचनपछि हामी आजको बुलबुलको पहिलो सांगीतिक गजल राख्दैछौ आजको बुलबुलको पहिलो सांगीतिक गजल सजल नेपानेको स्वरमा सुनाउँछु रवि प्राञ्जलको शब्द र किरण श्रेष्ठको संगीत किन खानु झुटो कसै पर चाहियो र धेरै यति भए पुग्छ किन चाहियो र धेरै यति भए पुग्छ बाँच्न सक्छु हाँसेरै यति भए पुग्छ के अर्थ मलाई महल अनि रङ्गको के अर्थ मलाई महल अनि रङ्गको लगाउँछु म कमेरै यति भए पुग्छ बाँच्न सक्छु हाँसेरै यति भए पुग्छ लोभ मोह नलाग्ने नि संसार छ रे लोभ मोह नलाग्ने नि संसार छरी हिँड्नु पर्ला सबेरै यति भए पुग्छ बाँच्न सक्छु हाँसेरै यति भए पुग्छ आराम त पाइन्छ है मिति पुगेसी आराम त पाइन्छ है मिति पुगेसी गर्छु हरदिन खटेरै यति भए पुग्छ बाँच्न सक्छु हाँसेरै यति भए पुग्छ गुन्द्रुक र ढिँडो खान पाए जति गुन्द्रुक र ढिँडो खान पाए जति सुत्सु तारा गनेरै यति भए पुग्छ किन चाहियो र धेरै यति भए पुग्छ बाँच्न सक्छु हाँसेरै यति भए पुग्छ दोलखा भीमेश्वर नगरपालिका चार भई अहिले साउथ अफ्रिका बस्दै आउनुभएका बाबु सापकोटाको गजल थियो यो यसलाई वाचन गरे मैले निकै राम्रो गजल लेख्ने शैली रहेछ उहाँको तर रदीफ यति भए पुग्छ यो रदीफ मैले यसभन्दा अघि जे सागरको गजलमा वाचन गरिसकेको छु मात्र होइन जे सागरले यति भए पुग्छ यही रदीफको टाइटलबाट पुस्तक पनि निकाल्नु भएको छ गजल संग्रह यसभित्रका हामीले कतिपय गजलहरू वाचन पनि गरेका छौं संयोगले यो रदीफ जुझ्न गएको छ तर निकै सुन्दर गजल छ बासु सापकोटाको उहाँको गजल वाचनपछि अब अर्को एउटा गजल लेख्ने प्रयास छ मसँग अमेरिका लोवाबाट आँसु भनेर स्मिता शर्माले लेख्नु भएको छ मैले बुलबुल लामो समयदेखि सुन्दै आएको छु उहाँले लेख्नुभएको छ चौध वर्षको टिनेजरदेखि नै म वयस्क हुने बेलासम्म सुनिरहेँ र नेपालदेखि अमेरिकासम्म सुनिरहेँ गजललाई असाध्यै धेरै माया गर्छु र मैले केही गजल लेख्ने कोसिस पनि गरेको छु मैले अलि ठिक भयो कि जस्तो लागेको यो पहिलो गजल तपाईँलाई पठाएको छु आशा छ तपाईँले कार्यक्रममा राखिदिनुहुनेछ भनेर लेख्नुभएको छ लेख्नुहुन्छ फर्केर आऊ नभन मलाई फर्कने रहर यता पनि छ बस देश अनि देशवासीसँग सम्झौता गर्न बाँकी छ एउटा छोरा पाउन गणेश पुराण नलगाए पुग्छ संस्कारको नाउँमा बाहुन छेत्री भन्न छाडे पुग्छ भयो साडी लगाएर संस्कार जोगिँदैन भोलि मेरै छोरी बलात्कृत हुन्न भन्न सकिँदैन धड्कन भएकी छोरीलाई गर्वमै नतुहाए पुग्छ बलात्कारीलाई पासो दिने कानून ल्याए पुग्छ भनेर उहाँले आफ्ना भावनाहरू लेख्नु भएको छ गजल लेख्ने कोसिस गर्नुभएको छ तर गजललाई लेख्ने रदीफ काफियाहरू राम्रोसँग आउन सकेका छैनन् यो गजलभित्र कृपया स्मिताजी तपाईँले हाम्रा बुलबुलका पुराना श्रृङ्खलाहरूमा हामीले गजल सिकाउने श्रृङ्खलाहरू पनि प्रस्तुत गरेका छौं कतै डाउनलोड गरेर सुन्नुभयो भने गजलमा हुनुपर्ने तत्त्वहरू त्यहाँबाट थाहा पाउनुहुन्छ र तपाईँले लेख्नुभएको यी भावनाहरूले अझ राम्रोसँग गजलको रूप लिन्छन् भन्ने हाम्रो शुभकामना छ धेरै धेरै धन्यवाद तपाईँको कोसिसको लागि खेत बाँझो असार पन्ध्र सम्झेर के गर्नु खेत बाँझो असार पन्ध्र सम्झेर के गर्नु नभसी खेत फेसबुकका नअल्झेर के गर्नु चाँडै पिच्छे फेसबुकका भित्ता फोटा अनेक चाँडै पिच्छे फेसबुकका भित्ता फोटा अनेक अर्कै आज रोपाईको फोटो बदलेर के गर्नु नभसी खेत फेसबुकका नअल्झेर के गर्नु सरकार दिन्छ अनुदान धान दिवसलाई भनी सरकार दिन्छ अनुदान धान दिवसलाई भनी पचाउन अनुदान नाटक हिलो नदल्देर के गर्नु नभसी खेत फेसबुकका नअल्झेर के गर्नु उन्नत बिउ नयाँ प्रविधि चाहिँ भित्राएकै हो धान फल्ने खेतैभर घरै घर बन्देर के गर्नु खेत बाँझो असार पन्ध्र सम्झेर के गर्नु नभसी खेत फेसबुकका नअल्झेर के गर्नु कृषिलाई लक्षित गरेर लेख्नु भएको छ नलिनचोकबाट पठाउनु भएको गजल यो गजलमा गजलकारको नाम चाहिँ लेख्नु भएको रहन्छ मैले बुलबुलमा सधैँ भन्ने गरेको छु कृपया आफूले गजल पठाउँदाखेरि नाम लेख्न होला मैले आज फेरि दोहोऱ्याएँ नलिनचोकबाट प्राप्त भएको यो गजल दुई हजार पचहत्तर साल असारमा हामीलाई प्राप्त भएको गजल थियो र अब फेरि एउटा साङ्गीतिक गजलको पालो भएको छ केशव पौडेलको स्वरमा राख्दैछु देखिन्नौ आज भोलि बसाई पोसर्यो कि सर्यो कि भेटौँ न भेट Mm-hmm. बसाई पुग्छ रेउकी भेटौँ न भेटौँ भन्ने भेटौँ न भेटौँ भन्ने दुधार रानी चरा सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा बुलबुल र हात हातमा कफन मर्ने बेलामा समाएर हात हातमा कफन मर्ने बेलामा को आउँछन् को जान्छन् मर्ने बेलामा बिरामी बालाई वृद्धाश्रम छोड्न छोरो बिरामी बालाई वृद्धाश्रम छोड्ने छोरो खुब खुवाउँछ अहिले मखन मर्ने बेलामा को आउँछन् को जान्छन् मर्ने बेलामा को आफन्त को पराई कसरी छुट्याउने को आफन्त को पराई कसरी छुट्याउने एक्कासी आएर रोइदिन्छ दुश्मन मर्ने बेलामा को आउँछन् को जान्छन् मर्ने बेलामा हिरन हाल्ने छोराछोरी डाक्ने अर्थी माग्ने हिरन हाल्ने छोराछोरी डाक्ने अर्ती माग्ने हो यो पुरानो गाउँको पुरानै चलन मर्ने बेलामा को आउँछन् को जान्छन् मर्ने बेलामा अहिले नै मरिदिन्छु भन्छौ म कसरी मरौँला अहिले नै मरिदिन्छु भन्छौ म कसरी मरौँला मलाई चाहियो भने तिम्रो चुम्बन मर्ने बेलामा समाएर हात हातमा कफन मर्ने बेलामा को आउँछन् को जान्छन् मर्ने बेलामा लक्ष्मण राज बुढाको गजल यो ठाटी काँध गाउँपालिका छ दैलेखबाट उहाँले पठाउनु भएको गजल थियो यो गजल वाचन गर्दै मैले बुलबुलमा तपाईँलाई फेरि स्वागत गरेँ रात्रि बुलबुलमा आज हामी सुमधुर नेपाली गजलहरू सांगीतिक गजलहरूका साथमा तपाईँले इमेलबाट पठाउनुभएका गजलहरू र गजल लेख्न सिक्दै गरेका भावनाहरू पनि लिएर आइपुगेका छौं र यो सँगै अब अर्को सांगीतिक गजलको बेला भएको छ मलाई नेपाली गजलमा असाध्यै धेरै मनपर्ने एउटा गजल राख्दैछु आज जति तर जति चले तीर सबै यही छातीले छेक्दै आए जति चले तीर सबै यही छातीले छेक्दै आए जति चले तिर सबै छातीले छेक्दै आए ए छातीले छेक्दै आए ए छातीले छेक्दै आए एउटा फुल लाई एउटा फुल लाई एउटा फुल लाई सयौँ खाडा टेक्दै आए एउटा फुल टिप्नलाई सयौँ काँडा बेच्दै आए जति चले तिर सबै भरि तिम्रो लागि तिम्रो लागि तिम्रो लागि मर्ने हारू बाटो भरि तिम्रो लागि मर्नेहरू देख्दै आए जति चले तिर सबै मन्दिरमा देउतालाई फुले पूजा गरे जस्तै मन्दिरमा देउतालाई मन्दिरमा देउतालाई फुले पूजा गरे जस्तै जहाँ तिम्रो तस्बिर देखे तस्बिर देखे तस्बिर देखे जहाँ दिल फेर आए जहाँ तिम्रो तस्वीर देखे यहाँ दिल फेर आए जति चले तीर सबै यो बाटो कतै बिर्सिन्छु कि भनी मैले फर्कँदा यो बाटो कतै बिर्सिन्छु कि भनी मैले फर्कँदा यो बाटो कतै बिर्सिन्छु कि भनी मैले जहाँ जहाँ पुगे त्यहाँ पुगे त्यहाँ पुगे त्यहाँ तिम्रो नाम मैले देखाए जहाँ जहाँ पुगे त्यहाँ तिम्रो नामले देखाए जति चले तिर सबै राजसागरको आवाजको यो गजल जति चले तीर सबै यही छातीले छेक्दै आए वाचन गरे मैले र बुलबुलमा हामी तपाईँले इमेलबाट पठाउनुभएका गजल वाचन गर्दैछौ यही क्रममा मसँग अर्को गजल छ हरिराम अधिकारीको सानो सिरुबारी चार सिन्धुपाल्चोक आज फेरि सपनीमा कराएर रोएँ आज फेरि सपनीमा कराएर रोएँ अनायासै मुटुको घाउ चराएर रोएँ निदरीमा आई अनि बोलाएर गई निदरीमा आई अनि बोलाएर गई झस्की उठे अनि बरबराएर रोएँ अनायासै मुटुको घाउ चराएर रोएँ यदि मुटुमा उनी छिन मुटु जलिरहेछ यही मुटुमा उनी छिन मुटु जलिरहेछ उही बसेको मन घाइते गराएर रोएँ अनायासै मुटुको घाउ चराएर रोएँ बिलाएँ खै अचानक भए शून्य शून्य बिलाएँ खै अचानक भएँ शून्य शून्य आफू भित्रभित्र आफै हराएर रोएँ आज फेरि सपनीमा कराएर रोएँ अनायासै मुटुको घाउ चराएर रोएँ सिन्धुपाल्चोक सानो सिरुबारी चारका हरिराम अधिकारीको हरिराम अधिकारीको गजल वाचन गरेपछि अब एउटा सूचना छ मसँग साहित्यिक सूचना साहित्यिक एवं सांगीतिक साँझ दुई हजार उन्नाइसको सूचना छ सृजना वाचन डबलीको पन्ध्रौं श्रृंखला सृजना वाचन डबलीले आयोजना गर्दैछ दुबईमा र दुबईको एस्टोरिया होटलमा हुने कार्यक्रम भोलि दिउँसो दुई बजे त्यहाँको स्थानीय समय अनुसार दुई बजे हुने जानकारी हामीलाई दिएको छ र त्यो कार्यक्रममा गायक राज सिगदेल जाँदै हुनुहुन्छ गायक राज सिगदेल सहितको साहित्यिक एवं सांगीतिक साँझको कार्यक्रममा सबैलाई उपस्थित हुन सृजना वाचन डबलीले अनुरोध पनि गरेको छ यो सूचना सँगै म भोलि त्यहाँ पुग्दै गर्नुभएका राज सिगदेलको आवाजको यो लोकप्रिय एउटा गजल पनि राख्दैछु ऊ जितेर गई हारेर गई नतिजा आफैतिर पारे ग म पनि प पगमा पनी पामा म झिपेर गई या हरेर गई नतिजा आफैतिर पारेर गई जितेर गई या हरेर गई नतिजा आफैतिर पारेर बगैँचामा मेरा देश यहाँ रे हवस् त राज सिग्देलको आवाजको यो गजल सँगसँगै अब आजको रात्रि बुलबुलबाट हामी विदा हुन्छौं तपाईँलाई बुलबुल कस्तो लाग्छ र बुलबुलमा तपाईँका रचना पठाउन चाहनुहुन्छ भने हाम्रो ठेगाना BUL BUL Bulbul at UNN dot com dot NP रहेको छ अर्को दिनसम्मका लागि उत्पादन सहयोगी सशिन्द्र गौतम र म अच्युत घिमिरे विदा हुन्छौं जाँदा जाँदै दोलखाको बासु सापकोटाको गजल वाचन गर्दै शुभरात्रि भन्छौं गरीबको झुपडी अनि चुहिने पालीलाई हेरौं गरीबको झुपडी अनि चुहिने पालीलाई हेरौं पूर्व मेचीदेखि पश्चिम महाकालीलाई हेरौं भाषण त गर्छन् नि नेताले सिंगापुर बनाउने भाषण त गर्छन् नि नेताले सिंगापुर बनाउने सिङ्गो पुल नदेखेको त्यो कर्णालीलाई हेरौं पूर्व मेचीदेखि पश्चिम महाकालीलाई हेरौं वर्षैभरि अन्नपात फलाइदिन्छ फुलाइदिन्छ वर्षैभरि अन्नपात फलाइदिन्छ फुलाइदिन्छ यो देशकै चिनारी किसानको फालीलाई हेरौं पूर्व मेचीदेखि पश्चिम महाकालीलाई हेरौं नगर्नुहोस् सही विश्वासघात आफ्नै ती प्यारीलाई नगर्नुहोस् सही विश्वासघात आफ्नै ती प्यारीलाई विश्वासले मुटु सुम्पिदिने ससुरालीलाई हेरौं पूर्व मेचीदेखि पश्चिम महाकालीलाई हेरौं कठै अझै पनि ऊ बाबा फर्किने खुशीमा होला कठै अझै पनि ऊ बाबा फर्किने खुशीमा होला कफनमा आउन बाध्य पार्ने ती जालीलाई हेरौं गरिबको झुपडी अनि चुहिने पालीलाई हेरौं पूर्व मेचीदेखि पश्चिम महाकालीलाई हेरौं बुलबुल एउटा इरानी चरा बुलबुल